था लक्ष्य था निश्चित गन्तव्य था दस बजिसक्यो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नुभयो हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा आउने यो कार्यक्रम मुक्तकमाला अनि मुक्तकमालाको समय सुरु भइसक्यो झै मुक्तक माला लिएर म मदन भण्डारी उपस्थित भइसकेको छु अनि मलाई प्रविधि समेसनमा कविताजीले साथ दिइरहनु भएको छ हामी एघार बजीसम्म तपाईँसँग रहनेछौँ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot N P log in गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुनिरहनु भएको हुनुपर्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार जसको सुकै आओस् शासन केही पाइँदैन जसको सुकै आओस् शासन केही पाइँदैन पाइन्छ त केवल आश्वासन केही पाइँदैन चुनाव अघि पाकेको खाना सित्तैमा पाइन्छ चुनाव सकिएपछि बत्ती रासन केही पाइँदैन चुनाव सकिएपछि बत्ती रासन केही पाइँदैन अहो यो मुक्तक सन्तोष अम्गाईजीको नामजुङ दुई गोर्खा उहाँको घर हो हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ मुक्तक बडो स्वादिलो बडो मिठो बडो गजबको लेख्नुहुन्छ सन्तोष अम्गाइजी न त खर्च न त आय केही सम्झिँदैन उहाँकै मुक्तक न त खर्च न त आय केही सम्झिँदैन घर परिवार व्यवसाय केही सम्झिँदैन तिमीलाई नै जिउने आधार ठानेपछि प्रिया मनले तिमी सिवाय केही सम्झिँदैन मनले तिमी सिवाय केही सम्झिँदैन ओहो सन्त समगाईजीको नै मुक्तक मैले राखेँ गोर्खाका मुक्तककार हाल दक्षिण कोरियामा हुनुहुन्छ कार्यक्रम मुक्तक मालाको आजको यो वसाईमा मुक्तककार सन्तोष अम्गाईजीका यिनै चुस्किला मुक्तकरपहरूसँगै श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको कार्यक्रम मुक्तक माला थोरै विशेष छ विशेष हामी आज दक्षिण कोरियामा रहनुभएका हाम्रा मुक्तकारहरूलाई कार्यक्रममा सहभागी गराउनेछौँ र दक्षिण कोरियाबाट दक्षिण कोरियामा रहनुहुने मुक्तकारहरूलाई एकै ठाउँ समेटेर एउटै माला उनेर सन्तोष अम्गाईजीले हामीलाई मुक्तक पठाउनु भएको छ मुक्तकको पोको ठुलो छ म बिस्तारै पोको खोल्नेछु अनि मुक्तक बोल्नेछु मुक्तकको लोकप्रियता नेपालमा मात्रै होइन परदेशमा पनि उत्तिकै छ त्यसरी नै कोरियामा पनि मुक्तकको लोकप्रियता व्यापक छ मुक्तक प्रतिष्ठान कोरिया शाखा कोरियामा रहेको छ नेपाल मुक्तक प्रतिष्ठानको शाखा नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा करिबन तीन वर्ष भयो खुलेको र अहिलेको कार्य समितिमा अध्यक्षमा सन्तोष समगाईजी उपाध्यक्षमा सञ्जय घिम्रे सचिवमा विष्णु वाग्ले सहसचिवमा डिआर नेपाने सूर्य कोषाध्यक्षमा कुमार गौतम सदस्यहरू महेन्द्र केसी हिक्मत सिंह ठकुरी राम केसी नयन रामचन्द्र शर्मा रामकुमार राई भोजराज जैसी जनक सन्याल लोकराज नेउपाने नारायण भुषाल समीर यात्री कमल परियार बाछिटे रोदुङ यायाबार सुशील हरियाल र जीवन भण्डारी हुनुहुन्छ आज म क्रमशः उहाँहरूकै मुक्तक बोल्नेछु मुक्तक बडो गजबको लेखेर पठाउनु भएको छ बडो मिठो छ हामी गीत कम्ती सुन्नेछौँ आज मुक्तकको स्वाद लिनेछौँ कार्यक्रमको सुरुवातमै यी मुक्तकहरूलाई एकै ठाउँ भेला पारेर पठाउनुभयो सन्तोषजी तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रममा ढिला नगरी श्रोता म भने मुक्तक नै बोल्छु ल यो धरती अनि आकाश कसले बनायो होला यो धरती अनि आकाश कसले बनायो होला बाँच्न गाँस बाँस कपास कसले बनायो होला वर्षौंको मजदुरीले यति सोच्न बाध्य बनायो श्रमिक दास र मालिक खास कसले बनायो होला श्रमिक दास र मालिक खास कसले बनायो होला ओहो यो मुक्तक डिआर नेउपानेजीको कालीगण्डकी दुई अर्बेनी गुल्मी उहाँको घर हो भन्नै पर्दैन अहिले उहाँ दक्षिण कोरियामा हुनुहुन्छ मुक्तक बडो गजबको लेख्नुहुन्छ अर्को मुक्तक मसँग उहाँकै रहेको छ एउटै कुरामा दाजुभाइको कल भएको वर्षौँ भयो एउटै कुरामा दाजुभाइको कल भएको वर्षौँ भयो दिनहुँ जात र धर्मको छलफल भएको वर्षौँ भयो खै कहाँ गए समानताको ग्यारेन्टी गर्छौँ भन्नेहरू उही पानी कतै आँसु कतै जल भएको वर्षौँ भयो उही पानी कतै आँसु कतै जल भएको वर्षौँ भयो डिआर नेउपानेजी काली गण्डकीका मुक्तकार उहाँको मुक्तक मैले जोडे मसँग अर्को मुक्तक छ महेन्द्र केसीजीको लुकेको छ सेतो मन देखिने त्यो कालो मुनि लुकेको छ सेतो मन देखिने त्यो कालो मुनि सफा गरे भेट्छौँ खुसी माकुराको चालो मुनि वन जलेको देख्नेहरू देख्दैन नि मन जलेको अँथ्यारो नै हुन्छ सधैँ उज्यालो छर्ने दियालो मुनि अँथ्यारो नै हुन्छ सधैँ उज्यालो छर्ने दियालो मुनि हो है यो मुक्तक महेन्द्र केसीजीको बेसी सहर नगरपालिका वार्ड नम्बर तिन लम्जुङ उहाँको घर हो उहाँकै मुक्तक अर्को एउटा मसँग छ कागको पछि भाग्नु पूर्व समय भाग्यो भने कागको पछि भाग्नु पूर्व समय भाग्यो भने जिम्मेवारी वहन गर्दै निष्ठापूर्वक लाग्यो भने प्राविधिकलाई दोष दिँदै पन्चिरहनु पर्ने छैन असम्भव नि सम्भव हुन्छ इच्छा शक्ति जाग्यो भने असम्भव नि सम्भव हुन्छ इच्छा शक्ति जाग्यो भने महेन्द्र केसीजी मुक्तकार बेसी सहर नगरपालिका वार्ड नम्बर तिन लमजुङका हाल उहाँ कोरियामा हुनुहुन्छ दक्षिण कोरियामा रहनुभएका मुक्तकारहरूको म मुक्तक लिइरहेको छु अर्को मुक्तक मसँग छ श्रोता कुमार गौतमजीको जता पनि जालझेल बुझ्नै सकिन्न जता पनि जालझेल बुझ्नै सकिन्न को कस्तो छ झेल बुझ्नै सकिन्न हिजो काटाकाट आज अङ्कमाल गर्छन् यो राजनीतिक चलखेल बुझ्नै सकिन्न यो राजनीतिक चलखेल बुझ्नै सकिन्न यो व्यङ्ग्य मिठो व्यङ्ग्य कुमार गौतमजीको काभ्रे पलाञ्चोक उहाँको घर हो काभ्रे पलाञ्चोक नमबुद्ध नगरपालिका दस अब पनि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुनौँ होला कुमार गौतमजीको निमुक्तक मसँग रहेको छ कुमार गौतमजीको मुक्ताक मुक्तकसँगै पहिले साङ्गीतिकको शैली तपाईँलाई श्रोता भएको छु म त पराई कतै नखोज्नु भएको छु म त पराई कतै नखोज्नु सम्झेर रोइ कराई कतै नखोज्नु छाडी देश परदेशी भएको बेलामा हिमाल पहाड तराई कतै नखोज्नु भएको छु म त पराई कतै नखोज्नु एउटा अधेरी रातमा यात्री टाढ रह्यो जीवन त्यसै दुःखमा जिरा म सामु कहिले किन हो किन कुमार गौतमजीको मुक्तक सँगै श्रोता यो गीत सुन्नुभयो तपाईँले भिजनमा हुनुहुन्छ मुक्तक माला तपाईँहरू सुनिरहनु भएको छ आजको यो वसाईमा दक्षिण कोरियामा रहनुभएका हाम्रा प्रिय मुक्तकारहरूको मुक्तक म आलो पालो लिइरहेको छु अहिलेलाई भने कार्यक्रममा म मुक्तक नै जोड्छु ल देशमा सधैँभरि हलचल देखेर मन दुखेको छ देशमा सधैँभरि हलचल देखेर मन दुखेको छ दाजुभाइ झगडा छलफल देखेर मन दुखेको छ गरिबलाई वर्षामा ओति नै वासस्थान छैन नेताको आलिसन महल देखेर मन दुखेको छ नेताको आलिसान महल देखेर मन दुखेको छ अहो नारायण भूषालजीको यो मुक्तक श्रोता बिहादी गाउँपालिका चार पर्वत उहाँको घर हो नारायण भूषालजीको नै अर्को मुक्तक मसँग छ मुक्तकमा यसो भन्नुहुन्छ सरकार सधैँ मन्त्रीहरूको जम्बो टोली बनाउँछ सरकार सधैँ मन्त्रीहरूको जम्बो टोली बनाउँछ जनता भोकमारीमा परेको छ निरीह बोली बनाउँछ काङ्ग्रेसको प्रजातन्त्र देश बेच्छ नति नाला बेच्छ कम्युनिस्ट बैङ्क लुट्छ जनता लुट्छ गोली बनाउँछ कम्युनिस्ट बैङ्क लुट्छ जनता लुट्छ गोली बनाउँछ नारायण भूषालजीले व्यङ्ग्य कस्नुभयो बडो तोकेरै व्यङ्ग्य कस्नुभयो सम्बन्धित ठाउँमा पक्कै तपाईँको यो बाँड लाग्नेछ अर्को मुक्तक मसँग श्रोता सञ्जय घिम्रेजीको सधैँ दुश्मन होस् वा मित्र एकै हुँदैन सधैँ दुश्मन होस् वा मित्र एकै हुँदैन जुनसुकै चिज बाहिरभित्र एकै हुँदैन छेपारो त समयअनुसार रङ फेर्छ भने अरे हामी मान्छेको नि चरित्र एकै हुँदैन अरे हामी मान्छेको नि चरित्र एकै हुँदैन हो है सञ्जय घिम्रेजीको यो मुक्तक मैदान चार अर्घखाँची उहाँको घर हो सञ्जयजीको नै श्रोता अर्को एउटा मुक्तक मसँग छ आज म दुई दुई मुक्तक एकजना मुक्तकारको लिइरहेको छु आफ्नाले नै भत्काउँछन् गुण कुनै भर छैन आफ्नाले नै भत्काउँछन् गुण कुनै भर छैन खोल ओडेका बुवासाहरूको कुनै ठहर छैन पिठ्यौमा छुरा रोप्नेहरू अघि पछि भए पनि त्यो दिलभित्र हुन्जेल मलाई कुनै डर छैन यस्तो दिलभित्र हुन्जेल मलाई कुनै डर छैन यसअघि पनि तपाईँको यो मुक्तक मैले बोलेको थिएँ सञ्जय घिम्रेजी सञ्जय घिम्रेजी कार्यक्रम मुक्तकमालाको सुरुवाती अङ्कहरूबाट नै यसरी नै मिठो माया बोकेर आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग भोजराज जयसिजीको वर्षौँ जस्तो जब एकछिन भइदिन्छ वर्षौं जस्तो जब एकछिन भइदिन्छ अनि यो जिन्दगी रङहीन भइदिन्छ कसरी सुनाउ म आफ्नाहरूको पीडा मलाई मुख खोल्न पनि कठिन भइदिन्छ मलाई मुख खोल्न पनि कठिन भइदिन्छ भोजराज जैसीजी चौकुने पाँच सुर्खेतका मुक्तकार उहाँ अर्को मुक्तकमा भने यसो भन्नुहुन्छ हात समय सँगै हिँडे सोच हुँदा हुँदै हात समय सँग हिँडे सोच हुँदा हुँदै चुरा अनि धागो किने सोच हुँदा हुँदै दुनियाँलाई रमाइलो गो छुट्यौँ हामी तिमीले मैले च्यान दिने सोच हुँदा हुँदै तिमीले मैले च्यान दिने सोच हुँदा हुँदै बोजराज चैसीजी चौकुनेका मुक्तकार चौकुने पाँच सुर्खेतका मुक्तकार हाल उहाँ पनि दक्षिण कोरियामै हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग विष्णु वाग्लेजीको विश्वासभन्दा श्वास ठुलो दुनियाँमा सत्य त्यही हो विश्वासभन्दा श्वास ठुलो दुनियाँमा सत्य त्यही हो मिठोभन्दा गाँस ठुलो दुनियाँमा सत्य त्यही हो आस्था दिलमा भए मात्रै ढुङ्गाबाटै देउता हुन्छ आमा र देश खास ठुलो दुनियाँमा सत्य त्यही हो आमा र देश खास ठुलो दुनियाँमा सत्य त्यही हो विष्णु वाग्लेजी किचनास दह पोखरी स्याङ्जाका मुक्तकार अर्को मुक्तकमा यसो भन्नुहुन्छ विचार बोकेर हतियार गनेरै आउनेछु विचार बोकेर हतियार गनेरै आउनेछु कलम होस् या बन्दुक भनेरै आउनेछु तिमी तयार रहनु बाँकी युद्धको निम्ति आउनै परे गोली चाहिँ बनेरै आउनेछु आउनै परे गोली चाहिँ बनेर आउनेछु विष्णु वाग्लेजी यसरी आउने मुक्तकमा उद्घोष गर्दै हुनुहुन्थ्यो बडो मिठो ढङ्गले अर्को मुक्तक छ श्रोता मसँग लोकराज नेउपानेजीको लुट्नेले त म आफ्नै हुँ भनी लुट्छन् यहाँ लुट्नेले त म आफ्नै हुँ भनी लुट्छन् यहाँ हर सम्बन्ध पैसाकै कारण टुट्छन् यहाँ हुन त एउटै आमाको सन्तान भए पनि सम्पत्तिकै लागि दाजुभाइ छुट्छन् यहाँ सम्पत्तिकै लागि दाजुभाइ छुट्छन् यहाँ लोकराज नेउपानेजी टकलाग दुई पर्वतका मुक्तकार अवनी श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुनौ मसँग लोकराज नेउपानेजीको नै मुक्तक रहेको छ लोकराज नेउपानेजीको मुक्तक मुक्तक सँगै अर्को एउटा साङ्गीतिकको सेली तपाईँलाई श्रोता यसो हेरे आँखाको नानी मन पर्यो यसो हेरे आँखाको नानी मन पर्यो चञ्चले उनको त्यो बानी मन पर्यो बानकी परेको कम्मर गाजलु आँखा अरे झनै हुर्किएको जवानी मन पर्यो चञ्चले उनको थियो बानी मन पर्यो के होला हो तिन भित्के फुली लाएर आइछौ श्रीबन्दी लाउँदा झन्के होला तिमी कचोली कसेर लाइछौ तिमी कचोली कसेर लाइछौ रुझेर आउँदा झन्के होला हो रुझेर आउँदा झन्के होला तिमी के फुली लाएर आइछौ श्रीबन्दी लाउँदा झन् के होला तपाईँहरूले तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तकमाला सुन्दै आउनु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् घर त मेरो कोसी पारी चला तिमलाई माया गरिरह यो जान जेला हे तिम्रो खरा बाग्लुङ पर्यो बाटो पोखराको मन साटो प्रीति गाँसौँ पूर्व है पश्चिमको पैसाको रङ्गा बोकेर आइछौ मायाले खोल्दा के होला हो पैसाको रङ्गा बोकेर आइछौ मायाले खोल्दा के होला साथी है सङ्गी लिएर आइछु साथी है सङ्गी लिएर आइछु सुटुक्क आउँदा झन् के होला हो सुटुक्क आउँदा झन् के होला तिनभिके फुली लाएर आइछु शिरबन्दी लाउँदा झन् के होला माया छोड देऊ न कि माया छोड देऊ न कि माया हिँड्देऊ न कि माया हिँड्देऊ न कि माया छोड देऊ न कि माया छोड देऊ न कि माया रिन्देऊ न कि माया किन्देऊ न लोकराज नेउपानेजीका मुक्त श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा मुक्तक माला सुनिरहनु भएको छ मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि श्रोता छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ हामी नेपाली अडियो बुकमा पनि छौँ आज कार्यक्रम मुक्तक मालामा श्रोता कोरियामा रहनुभएका मुक्तकारहरूको म मुक्तक लिइरहेको छु यो भेट सन्तोष अम्गाईजीले हामीलाई जुराउनु भएको छ उहाँले मुक्तक एकै ठाउँ भेला पारेर हामीलाई पठाउनु भएको छ कार्यक्रममा ढिला नगरौँ मुक्तक नै बोलौँ म मुक्तक नै बोल्छु ल भनिहालेँ नि मैले बजेटको आशै नगर भनिहालेँ नि मैले बजेटको आशै नगर साबुन पानी र कोलगेटको आशै नगर जाबो त्यो त्रिपाल त लुकाए नेताहरूले सिरक डस्न ब्ल्याङ्केटको आशै नगर सिरक डस्न ब्ल्याङ्केटको आशै नगर अहो यो फुर्तिलो मुक्तक कमल बाछिटेजीको स्थायी घर पिप्ले छ मालिका म्याक्ति उहाँको अस्थायी घर कास्किनौ पोखरा कमल बाछिटेजीको अर्को मुक्तक यस्तो छ श्रोता कसलाई लाउनु र दोष यो जमानै उस्तो छ कसलाई लाउनु र दोष यो जमानै उस्तो छ आज भोलि त हेर्नुहोस् यो जमानै उस्तो छ सिकी गर्न पाए हुन्छ ती नानीहरूलाई घरमा पुगोस् या नपुगोस् यो जमानै उस्तो छ घरमा पुगोस् या नपुगोस् यो जमानै उस्तो छ बडो मिठो ढङ्गले कमल बाछिटेजीले मुक्तक लेखेर भयो बडो मजा लाग्यो अर्को मुक्तक मसँग छ श्रोता रामकुमार राईजीको सबै उचाइ समान अन्तर बनाउन मन छ सबै उचाइ समान अन्तर बनाउन मन छ यता उत्रै उता उत्रै बराबर बनाउन मन छ जति छ मेरो देशको अराजक पहाडहरू खारे र सबै डाँडा समथर बनाउन मन छ खारे र सबै डाँडा समथर बनाउन मन छ रामकुमार राईजी के पिलासगढी गाउँपालिका पाँच सप्तेश्वर खोटाङका मुक्तकार उहाँकै अर्को एउटा मुक्तक मसँग छ रामकुमारजीको मुक्तक अबको क्रममा अर्को मुक्तक तपाईँहरू समक्ष हुर्किएको युवा जति प्रवास कसरी हुन्छ विकास हुर्किएको युवा जति प्रवास कसरी हुन्छ विकास बाँकी रहेकाहरू नेताको दास कसरी हुन्छ विकास आफ्नो हकितको कार्यान्वयन सरकारले नगरिदिँदा जनताको मनमा सधैँ चैतमास कसरी हुन्छ विकास जनताको मनमा सधैँ चैतमास कसरी हुन्छ विकास बडो चोटिलो बडो मिठो फुर्तिलो मुक्तकमा कार्यक्रममा बोलिरहेको छु श्रोता तपाईँ मुक्तकको मजा लिइरहनु भएको हुनुपर्छ रामकुमार राईजीको यो मुक्तक मैले तपाईँहरू समक्ष राखेँ कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ जीवन भण्डारीजीको जिन्दगीमा बाधा अर्चन धेरै छन् जिन्दगीमा बाधा अडचन धेरै छन् भन्नेहरूले पनि त भन्छन् धेरै छन् पत्थरमा विश्वास नगरेर के गर्नु आफन्त भन्दा यहाँ दुश्मन धेरै छन् आफन्त भन्दा यहाँ दुश्मन धेरै छन् जीवन भण्डारीजी सुनवाल तेह्र नवलपरासीका मुक्तकार नियमित रूपमा आउनुहुन्छ हामीहरू समक्ष अन्य बसाइमा पनि उहाँकै अर्को मुक्तक म लिँदैछु हुने नहुने गर्छन् आ आफ्नै अन्दाज कामै छैन हुने नहुने गर्छन् आ आफ्नै अन्दाज कामै छैन कसैले सुन्दैन निर्दोषीको आवाज कामै छैन हिजो बोक्सीको आरोपमा गरिब कुटेछन् रे यस्तै त छ यो गुज्रेको समाज कामै छैन यस्तै त छ यो गुज्रेको समाज कामै छैन हो है अब भने हामी आधुनिकतातर्फ अघि लम्कनुपर्छ आधुनिकतातर्फ अघि लम्कँदाखेरि आफ्नो संस्कृति आफ्नो परम्परा भने बोल्नु हुँदैन जीवन भण्डारीजीको यो मुक्त कार्यक्रममा मैले जोडेँ अर्को मुक्तक श्रोता मसँग रहेको छ सुशील अरियालजीको दुखी भनी मेरो घरको आँगन कसैले टेकेनन् दुखी भनी मेरो घरको आँगन कसैले टेकेनन् अरू धेरैले लेखे अरूको कथा मेरो त लेखेनन् अनगिन्ती गुम्सिएका मनका बह मनैभित्र रहे आँसुको दहमा जिन्दगी डुब्यो कसैले देखेनन् आँसुको दहमा जिन्दगी डुब्यो कसैले देखेनन् सुशील अरियालजी वालिङ चौध सिङ्साका मुक्तकार अर्को मुक्तक उहाँको यस्तो छ श्रोता प्रदेश हुँदा पीर मान्न हुन्न भने नि परदेश हुँदा पीर मान्न हुन्न भने नि तस्विर हेरी स्पर्शले छुन्न भने नि मन थाम्न सकिन याद आयो आमा एकान्तमा एक्लै बसी रुन्न भने नि एकान्तमा एक्लै बसी रुन्न भने नि हो है सुशीलजी याद बाक्लो हुन्छ घरबाट टाढा जाँदा विशेष त गाउँघरको अनि विशेष त आमाको घर परिवारको सुशील अरियालजीको यो मुक्तक मैले तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ राम केसी नयनजीको बारम्बार सोच्दैछु लगातार सोच्दैछु बारम्बार सोच्दैछु लगातार सोच्दैछु हुन्छ हुँदैन सपना साकार सोच्दैछु मेरो अङ्ग अङ्ग मुटु कलेजीहरू बेचेर के दिउँ प्रियालाई उपहार सोच्दैछु के दिउँ प्रियालाई उपहार सोच्दैछु ओहो हो प्रियसीलाई यसरी उपहार दिने सोचमा रामकेशी नयनजी शुक्ला गण्डकी नगरपालिका तनहु उहाँको घर हो अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग रामकेशी नयनजीको नै मुक्तक रहेको छ मुक्तकसँगै कार्यक्रममा अब भने हामी गीत सुन्नेछौँ रामजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता धेरै भयो नभेटेको आऊ पर्दा पछाडि धेरै भयो नभेटेको आऊ पर्दा पछाडि फेरि सधैँ जसरी नलजाऊ पर्दा पछाडि एकछिन तिम्रो बाबासँग गफ गरे चाहिँ गर्छु पछि इसारा दिँदै बोलाऊ पर्दा पछाडि पछि इसारा दिँदै बोलाऊ पर्दा पछाडि पर्दा पछाडि नै जे जे हुने हो हुन्छया पर्दा पछाडि नै दुखेर कोही छाया पर्दा पछाडि नै जे जे हुने हो हुन्छया पर्दा पछाडि राम केसी नयनजीको मुक्त खरबहरूसँगै श्रोता यो गीत सुन्नुभयो आज हामी गीत छोटो सुनिरहेका छौँ अनि मुक्तकको बढी आनन्द लिइरहेका छौँ मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा कार्यक्रममा म मुक्तक नै बोल्छु ल सुन समयको सोडिम पाटो बेचिनु हुँदैन सुन समयको छोडिम पाटो बेचिनु हुँदैन मैले हिँड्न सिकेको बाटो बेचिनु हुँदैन बरु पसिना बेचियोस् मेरो जवानी बेचियोस् बा आमा र देशको मेरो माटो बेचिनु हुँदैन बा आमा र देशको मेरो माटो बेचिनु हुँदैन हर्को मुक्तक बडो मिठो मुक्तक रोदुङ याया बार्जीको उदयपुर उहाँको घर हो रोदुङ याया बार्जीको नै अर्को मुक्तक मसँग छ श्रोता सुरक्षित घर बनायो गेट अनि ताला बनायो सुरक्षित घर बनायो गेट अनि ताला बनायो मान्छेले नै मान्छे मार्न बम बारुद भाला बनायो थाहा छैन विज्ञानले अब के के बनाउन सक्छ मेरो देश दलालहरूले प्रयोगशाला बनायो मेरो देश दलालहरूले प्रयोगशाला बनायो बडो व्यङ्ग्यात्मक मुक्तक रोदुङ याया बारजीको अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ हिक्मत सिंह ठकुरीजीको प्रहार भएर वचन भग्नावशेष भएको छ प्रहार भएर वचन भग्नावशेष भएको छ आज भोलि त झन् भग्नावशेष भएको छ जिँडोद्वार समेत संहार गर्नै सकिएन मेरो यो त तन्मन भग्नावशेष भएको छ मेरो यो त तन्मन भग्नावशेष भएको छ हिक्मत सिंह ठकुरीजी कालीकोट ओदानु दुई हाल दक्षिण कोरियामा नै हुनुहुन्छ उहाँ अर्को मुक्तक मसँग छ उहाँको परेलीका डिलहरू भिजाएर गए परेलीका डिलहरू भिजाएर गए पर्खाइमा नयनलाई फिजाएर गए फुल चाहिँ सुभाष चर्छु भन्ने मान्छेहरू मुटु खोज्ने काँडा बनी बिछाएर गए मुटु खोज्ने काँडा बनी बिछाएर गए हिक्मत सिंह ठकुरीजी मुक्तककार हिक्मत सिंह ठकुरीजी उहाँकै मुक्तक बोले मैले तपाईँहरू समक्ष अर्को मुक्तक मसँग छ श्रोता जनक सन्यालजीको चलाउँछन् सबैले आफ्नै विचारले चलाउँछन् चलाउँछन् सबैले आफ्नै विचारले चलाउँछन् कोही कलमले त कोही हतियारले चलाउँछन् सबैका आफ्नै तरिका छन् जीवन चलाउने कतिले धम्कीले कतिले प्यारले चलाउँछन् कतिले धम्कीले कतिले प्यारले चलाउँछन् आह अर्को मुक्तक जनक सन्यालजीको नै म राख्दैछु टिकापुर नौ कैलाली उहाँको घर हो हाल उहाँ कोरियामा नै हुनुहुन्छ कुटो खनी कोदालो खनी मुस्किलले चल्छ कुटो खनी कोदालो खनी मुस्किलले चल्छ आफ्नो त दिन गुजारा पनि मुस्किलले चल्छ प्यारले जिन्दगी चलाउला खै कसरी भन्छन् आफ्नो त जागिर गरेर नि मुस्किलले चल्छ आफ्नो त जागिर गरेर नि मुस्किलले चल्छ ओहो हो हो हो जनक सन्यालजी बडो सुन्दर ढङ्गले मुक्तक लेखेर पठाउनु भयो अर्को मुक्तक मसँग छ श्रोता समीर यात्रीजीको रहरमाथि खै कहिल्यै जित मिल्दै मिलेन रहरमाथि खै कहिल्यै जित मिल्दै मिलेन भन्दै थिए ती इच्छा र अतीत मिल्दै मिलेन राहदानी सँगै एकुल सपनाबाट लागे जब अभावमा पटक्कै गणित मिल्दै मिलेन जब अभावमा पटक्कै गणित मिल्दै मिलेन समीर यात्रीजी मोदी गाउँपालिका एक पर्वतका मुक्तकार उहाँकै अर्को मुक्तक मसँग छ निस्ता याद मात्र आए विरति पठाइएन निस्ता याद मात्र आए पिरती पठाइएन मनै खोज्न जान्थे अनुमति पठाइएन त्यो रुन्से हुलाकी अबेला आएको दिन टुटाई दिल फर्काइयो ओखती पठाइएन टुटाई दिल फर्काइयो ओखती पठाइएन ओहो समीर यात्रीजीको मुक्तक मैले तपाईँहरू समक्ष राखेँ अबको क्रममा आजलाई भने अन्तिम दुई मुक्तक म रामचन्द्र शर्माजीको बोल्छु मुक्तकका रामचन्द्र शर्माजीको मुक्तक अबको क्रममा तपाईँले समक्ष श्रोता कुरा सुन्दा लाग्छ सबका सब गर्छ कुरा सुन्दा लाग्छ सबका सब गर्छ एकपटक जिताइदिउन न तब गर्छ यत्रा आशा बोकेर जिताएको नेताले गर्छ त मात्र मन्त्री हुनुको अनुभव गर्छ गर्छ त मात्र मन्त्री हुनुको अनुभव गर्छ रामचन्द्र शर्माजी शुक्ला गण्डकी नगरपालिका पाँच तनहुका मुक्तकार उहाँको नै मुक्तक मसँग अर्को रहेको छ श्रोता अबको क्रममा भने मुक्तक बडो नै रहेको छ रामचन्द्र शर्माजीको यिनै मुक्त खराबहरूसँगै कार्यक्रममा म अर्को एउटा गीत राख्न चाहन्छु रामचन्द्र शर्माजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता झन्झन त्यतिखेर नरमाइलो लाग्छ झन्झन त्यतिखेर नरमाइलो लाग्छ पुराना दिन सम्झेर नरमाइलो लाग्छ मेरै अघि पराइसँग जाँदा मुस्कुराउँदै नहेरिदेऊ फर्केर नरमाइलो लाग्छ नहेरिदेऊ फर्केर नरमाइलो लाग्छ बिन्ती छ मेरो बाटोमा तिमी नभइदिए लेखकका रामचन्द्र शर्माजीका मुक्त खराबहरूसँगै यो गीत तपाईँले सुन्नुभयो श्रोता कार्यक्रम मुक्तक मालामा आजको व्यवसायमा मैले दक्षिण कोरियामा रहनुभएका मुक्तकारहरूको मुक्त खराबहरू हालो पालो राखेँ आजलाई भने मुक्तक मालामा मुक्तक फुल्ने यो सिलसिला यति मात्रै मलाई यसरी मुक्तकको माला हुनेर मुक्तकार सन्तोष अम्गाईजीले दक्षिण कोरियाबाट पठाउनुभयो उहाँलाई धेरै धेरै धन्यवाद सँगसँगै कोरियामा रहेर मुक्तक विधालाई यति माथिसम्म पुर्याउन तपाईँहरूले दिइरहनु भएको योगदानको कार्यक्रम मुक्तकमाला खुलेर प्रशंसा गर्न चाहन्छ तपाईँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छ सम्पूर्ण प्रिय मुक्तक मनहरूको कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले श्रोता Muktakmala at the rate gmail dot कममा मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मेसेज गर्न सक्नुहुन्छ सल्लाह सुझाव प्रतिक्रिया मुक्तक पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीक्षणका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुका सम्झाउँदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्रि जय मुक्तक बाँच्न सिक्नु छ म एक्लै बाँच्न सिक्नु छ जिन्दगीमा थोरै खुसी साँच्न सिक्नु छ बाँच्न सिक्नु छ म एक्लै बाँच्न सिक्नु छ जिन्दगीमा थोरै खुसी साँच्न सिक्नु छ म तिमी बिना हरेक पल फाँस्न सिक्नु छ